त्यो डाडामा आगेर घाम लाग्यो घामाइलो लाग्यो मलाई रमाइलो तिमी राम घुम्न जाउन अनि घामले मलाई सताउला काली मलाई जस्तै बगौ हामी बिरतीको तालैमा माछी मारौँ जालैमा हुन्छ कि नै हुन्न भन न अनि जालमा एक्लै पर्छौ कि आजकल टुमै छाड्छौ कि पनि केमा कम्छु नि मदम दम्छ नि सम्पत्ति कमाइन्छ नि सुन्छ धेरै तिमीलाई भरौँला सुन चाँदी चाहिँदैन माया कि नै परि त्यो डाँडामा अघेर घाम लाग्यो घमाइलो लाग्यो मलाई रमाइलो तिमी र म घुम्न जाउँ न तिमी पिरतीको छाता उडाउन